उनका छातीमाथि पहिलोपटक नजर पुग्यो ओहो कति ठुला थुत अनायास मेरो मुखबाट निस्कियो क्या हो समीर बाबु त जागिरे भएपछि जे पाए त्यही बोल्न थाल्नु भएछ कोपिला नाम गरेकी भाउजू अनमस्क हुँदै जवाब फर्काइन् ओहो मैले त बोल्न नहुने कुरा बोलेछु भन्दै म लाज र ग्लानीले पुतुक्क भएर फर्कन थालेँ समीर बाबु कहाँ हिँड्नु भएको म चिया बनाएर ल्याउँछु भन्दै कोपिला भाउजूभित्र भान्जातिर लागिन् म भने उनीहरूको ड्रइङ रुममै बसेर पर्खन थालेँ तनहुतिर कुनै गाउँमा घर भएका विनोद दाई अन्त शुल्क कार्यालयमा सुब्बा थिए अन्त शुल्कमा सुब्बा मात्र भए पनि उनको काठमाडौँमा महल भन्न सुहाउने भव्य घर थियो ब्याङ्कहरूमा लाखौँको ब्यालेन्स थियो ठुला ठुला व्यापारीहरूसँग मात्र उनको सङ्गत थियो त्यसैले उनको घरमा थोरै मात्र बास हुन्थ्यो विनोद दाई बाहिर खुब केटी गुमाउँछन् रे भन्ने मैले धेरै अगाडिदेखि सुनेको थिएँ हेर घरमा यति राम्रो स्वास्नी हुँदाहुँदै विनोद दाई बाहिर के बनालिएका होला म सोच्न थालेँ त्यतिखेरसम्म कोपिला भाउजूले चिया बनाएर ल्याइसकेकी थिइन् अनि समीर बाबु जागिरको अनुभव कस्तो रह्यो त चियाको एउटा कप मलाई थमाउँदै अर्को कप आफैले लिएर सोफामा मेरो छेउमा बस्दै कोपिला भाउजूले भनिन् आमा भाउजू साह्रै दुःख पहाडको ठाउँ धेरै पर्ने मामाको करले जागिर खाइहाल्यो अब त म जान्न मैले दुःख दर्शाउँदै भने आमै त्यस्तो के भन्नुभएको बाबुले पाएको जागिर पनि कहीँ छोड्नुहुन्छ उनले भनिन् अब त जागिर खाएर घरबार गर्नुपर्छ भाउजू के अहिले नै विवाह गर्नु मैले भने अर्का कि स्वास्नीको दुध हेर्न मुख भन्दा त आफै ल्याए राम्रो नि उनले छिल्लिँदै भनिन् जिल्लामा आइमाईको शरीरको स्वाद लिइसकेको मलाई यो कुराले हौस्यायो के गर्ने मुख मिठ्याउने मात्र त हो नि मैले प्रसङ्ग जोडेँ त्यतिखेरसम्म उनले आफ्नो गाउनको खिप खोलिसकेकी रहेछिन् मस्तका दुधका पोकाका बीच बनेको आकर्षक खाल्डो प्रष्ट देखियो लोग्ने गहिले घर बस्ने होइन दुईजना आमा छोरी मात्र भएको ठाउँमा हेर्नु बाबु बोक्सी लागेर बसी खान दिएका छैनन् उनले प्रसङ्ग मोड्न खोजे जस्तो मलाई लाग्यो टोलमा इमान्दार केटाका रूपमा चिनिएको मैले अलि सहज अनुभव गरेँ र भने ए भाउजू तपाईँ जस्तो पढे लेखेको मान्छे पनि बोक्सीको कुरामा विश्वास गर्ने नपत्याउनु भएको ल हेर्नुहोस् मेरो नजिकै आएर आफ्नो गाउन उचालेर सेता तिग्रा मतिर फर्काएर अलिकति निलो भएको ठाउँतिर देखाउँदै उनले भनिन् अघि बटम खुलेको छाती देखेर औडा भएको मेरो मन झन् उनले आफ्नो कापै नजिक पुऱ्याएर गाउन फर्काएपछि अधेरै हुन थाल्यो उत्तेजनाले मेरो श्वास फुल्न थाल्यो त्यही पनि संयमित भएर मैले भने के को बोक्सीले खाएको हुन्थ्यो नसचेपेर रगत जमेर यस्तो भएको नि मेरो जवाब फर्कन नपाउँदै उनले एकैपटक म प्रति आकर्षित हुँदै भनिन् आइमाईको कुरा पनि नबुझ्ने कस्तो मान्छे हो समीर तपाईँ त कि छैन सामान समीर बाउबाट एकैपटक बाबु झिकेर मेरो पुरुषोत्तमाथि आक्रमण भएपछि मैले पनि झोक्किँदै आफ्नो लिङ्ग बाहिर निकालेर छ कि छैन लु हेर भने ऊ आएर च्याप्प मेरो उत्तेजित लिङ्ग च्याप्प समातेर मलाई त्यही सोफामै ढकेलेर आफ्नो छाती दल्न थाली कोपिला तिम्रो लोग्नेले थाहा पायो भने मलाई मार्ला नि मैले उनको चिउँडो आफूतिर फर्काएर भने साला नामर्तक महिनाभरि बेपत्ता हुन्छ कुन कुन छुडाल्नेहरूसँग बाहिर चिरिरहन्छ घर आउँदा मलाई चलाउँछ चलाउँछ एकछिनपछि नगरी खलातखुलुत भएर सुत्छ हाम्रो चाहिँ मन हुँदैन हामीलाई भोक लाग्दैन खाने मुखले त खानेकुरा खान्छ नखाने मुखले के खान्छ निपूर्ण उत्तेजनामा आएकी कोपिलाले मेरो लिङ्ग खेलाउँदै भनिन् त्यसपछि म उनका दुध मार्न थालेँ वास्तवमै उनका स्तन गचपकै थिए एक हातका पन्जामा नअटाउने मस्त कति गिला गिला दुध मार्नमा अति मजा थियो उनले मलाई सोफामा लडाइन् र आफूलाई जन्मजात नाङ्गो पार्दै मेरा कपडा पनि बिस्तारै खोल्न थालेन् उनी भोकाएकी सिङ्गिनी जस्तै थिइन् जसलाई भोजनको मात्र चाह हुन्छ मेरो ओठ चुस्ता चुस्दै उनले उत्तेजित भएर यति कसरी डोकिन् कि मेरो ओठमा घाउ नै भयो म पनि के कम उनको स्तन मजाले चुस्न थाले एउटा बच्चा पाइसकेको उनको दुध बच्चाले चुस्नु छोडेको धेरै वर्ष बितिसके पनि मैले चुस्न थालेपछि पग्लियो र मुन्डोबाट दुध रसाउन थाल्यो त्यो तत्मायल गुलियो दुधले मेरो उत्तेजनामा घिउको काम गर्यो अब उनी र म जन्मजात नाङ्गो भएर एकअर्कासँग सर्प लठारिए झैँ लठारिएका थियौँ चुस्ने चाट्ने मार्ने र खेलाउने क्रम जारी थियो म उत्तानो थिएँ उनी ममाथि चढिन् र आफ्नो योनी फैलाएर मेरो लिङ्ग हातले समातेर ख्वाट छिराइन् उनको योनिले पानी मजाले फ्याँकिसकेको रहेछ मेरो लिङ्ग त्यो सरोवरमा सजिलै डुब्यो अब उनी ममाथि मजाले हल्लिन थालिन् स्वा स्वा समीर मेरो राजा आज मलाई पूर्ण गरिदियो म त्यसका लागि जे मूल्य पनि चुकाउन तयार छु स्वा स्वा उनी तलमाथि गर्दै आफ्नो सुरमा बरबराउँदै थिइन् म भने उनको पूर्णकारको कप सम्हाल्न व्यस्त थिएँ मिनट जति उनी चढेर मचिएपछि मेरो उत्तेजना पनि चरम शिखरमा पुग्यो आइमाईमाथि चढेर के पूर्ण मचाउँथ्यो अब मैले उनलाई आफू माथिबाट तल झारेँ र मेरो लिङ्ग एकछिनलाई बाहिर निकालेर उनको योनिमा औँला छिराएर खेल्न थालेँ ओहो समीर एक्सपर्ट पो रहेछौ त मैले कसरी सन्तुष्ट पार्ने भनेर जानेका रहेछौ उनले भनिन् तिमीले मेरो पुरुषत्वमाथि चुनौती दिएपछि मैले आफूले जानेको त गर्नै पर्यो नि मेरी रानी उनको पुक्का परेका गाला टोक्दै मैले भने अब उनी उत्तानो थिइन् उनको योनिभित्र रस चुहिएर छपक्कै थियो मेरो आठ इन्चको लिङ्ग लगेर योनिको मुखमा राख्न नपाउँदै हिलो माछा दुलोमा छिरे जस्तै सट्टभित्र पस्यो त्यो समुद्रमा मेरो लिङ्गले डुबुल्की मार्दा अर्को संसारको आनन्द आइरहेको थियो म जति जति लिङ्गलाई भित्र बाहिर गर्थेँ उनी आनन्दले हलुक्का चितकार मार्दै भनिरहेकी थिइन् मेरो राजा अ कसेर मच्याउ साला विनोदीले मलाई भोक्कै राख्यो तिमी चाहिँ बिचमा नछोड है हुन्छ रानी हुन्छ भन्दै म उनका दुवै हातले पनि नभ्याउने दुध मार्दै पेल्न थालेँ मेरो धक्काको स्पिड बढ्न थाल्यो मेरो लिङ्गले जति जति उनको जी स्पटमा धक्का दिन्थ्यो उनी त्यति नै मेरो ओठ गाला घाँटी चाट्न चुस्न थाल्थिन् जति जति धक्का मार्थेँ उति उति भित्रै पस्न मन लाग्थ्यो मजा आउने क्रम जारी थियो झन्डै आधा घन्टापछि मेरो लिङ्गले चरम उत्कर्षमा आएर सलाम गर्यो र कुनै कथामा भनिए जस्तो मजाले वीर्य पुचुक पुचुक पुचुक छोड्यो अर्काकी स्वास्नीसँग सम्भोगको पुरा आनन्द लिएर म कपडा लगाउन थालेँ उनले पनि मेरो वीर्यले लतपत भएको नि पुस्दै भनिन् समीर आज बल्ल म पुरा आइमाई भएँ मेरो लागि तिमीले ठुलो गुण गर्यो अबदेखि बेला बेलामा आएर मलाई यस्तै आनन्द देऊ है भइहाल्छ नि तर मेरो लागि पनि तिमीले केही गर्नुपर्छ नि उनको ओठमा मजाले आफ्नो ओठ चुनाउँदै मैले भने उनले पनि हुन्छ म जे पनि गर्छु भनेर मलाई जोडले अँगालो मारिन् त्यसपछि घिमिरेको घरमा जाने क्रम जारी रह्यो मलाई जतिखेर सम्भोग गर्न मन लाग्थ्यो म छिमेकीको घर पुग्थेँ उनी पनि कपडा खोलेर तयार हुन्थेँ चाहे बिहान होस् दिउँसो होस् या बेलुका आमालाई सम्भोग गर्दा गर्दा वर्ष कि उनकी छोरी कविताप्रति मेरो लोभी मन आकर्षित भइहाल्यो एक दिन दस पन्ध्र मिनटसम्म ओठ चुस्ने दुध चुस्ने दुध खेलाउने गरेर उनलाई पूर्ण उत्तेजनामा ल्याइसकेपछि सम्भोगकै क्रममा कोपिलालाई मेरो मनको कुरा भने आम्मै के भनेको त्यस्तो कलिलो बच्चालाई उनले द्रासित हुँदै भनिन् उनी पूर्ण उत्तेजनामा थिइन् म पनि उत्तेजित भइसके पनि उसो भए तिमी जस्तै एउटा बच्चा ब्याइसकेकी बुढीलाई मात्र सम्भोग गरेर मेरो लिङ्गलाई यातना कति दिनु भन्दै कपडा लगाए जस्तो गर्न थाले ए राजा नरिसाउन् न ल तिम्रै जित म वातावरण मिलाइदिन्छु फकाएर आफै गर्नु बिचमा मलाई सोझै दोष चाहिँ नआओस् नि उनले समातेर आफूतिर तान्दै भनिन् त्यो दिन पनि उनलाई सन्तुष्ट बनाएर म आफ्नो घरतिर फर्केँ स्कुल बिदाको मौका परेर एक दिन म घिमिरेको घरमा आफ्नो कुत्सित मनोकांक्षा पूरा गर्न भनेर छिरे सधैँ झैँ कोपिला घरमै थिइन् कविता पनि टिभीमा कार्टुन हेर्दै थिइन् म गएर उनीहरूको सोफामा बस्ने बित्तिकै कविता चल्न आइपुगिन् ती घरि मेरो कान तान्थे घरि उसको गुडिया मेरो मुखमा तल्लिदिन्थे केटीका भर्खर उठेका दुधका मुन्टा टी सर्टबाट प्रस्तुत देखिरहेको थियो पल्केको झिल्के घरिघरि मिल्के भने चाहिँ मेरो पापे मन उडलित हुन थाल्यो मैले कोपिलालाई आँखा सन्काएँ ए कबु तिमी अङ्कलसँग बस्दै गर है म मासु पसलसम्म पुगेर आउँछु भन्दै कोपिला बाहिर निस्किन् आज मासु ल्याउने हो मम्मी उसले सुलभ प्रश्न गरी हो कपिलाको मुखबाट डर मिश्रित स्वर निस्कियो र उनी घरबाट बाहिर पनि निस्किहालिन् आमा निस्किएपछि कविता फेरि मसँग चल्न थालिन् चल्दा चल्दै दुवै हात च्याप्प समातेर कति चल्छु म स्वास्नी बनाउँछु अनि भने जान्छु ल यस्तोसँग भन्दै मेरो हातमा दुख्ने गरी चिमाटेर उनी बेड भएतिर भाकिन् म मुडमा थिएँ उसैका लागि भनेर ठुलो खालको क्याडबरी ल्याइदिएको थिएँ यी ल्याउ क्याडबरी पकेटबाट क्याडबरी झिक्दै मैले उनलाई आफूतिर आकर्षित गरेँ त्यो कि किशोरी चक्लेट भनेपछि आकर्षित भइहाले क्याडबरी खाने भयो त मेरो काखमा बस्नुपर्छ नि मेरो प्रस्ताव थियो हस् भन्दै ऊ आई मैले उसलाई क्याडबरी थमाएर आफ्नो काखमा राखेँ ऊ क्याडबरीको ऱ्यापर खोलेर अलिअलि गर्दै खान थालिए म भने उसको भर्खर उम्रिएका दुधमा हात पुऱ्याएर पन्जाले बिस्तारै थिच्न थालेँ दुई चार पटक बिस्तारो बिस्तार थिच्दा उसले कुनै प्रतिक्रिया नजनाएपछि मेरो हौसला बढेर दुध मार्ने क्रम बढाएँ मेरो लिङ्ग उत्तेजित हुन थाल्यो यी सब कुराबाट अनभिज्ञ जस्तो हुँदै ऊ भने क्याडबरी खाइरहेकी थिए मलाई चाहिँ क्याडबरी नदिने दुध मार्दै मैले भने यी लिनुहोस् त क्याडबरीको एक टुक्रा भाँचेर दिँदै उसले भने म त तिम्रै मुखभित्रबाट खाने मेरो भनाइ सुनेर ऊ हाँसे छ्या जुठो पनि खान्छन् त उसको भनाइ थियो खाइहाल्छु नि ल मुखमा राख मात्रै मैले भने उसले दाँतले टोकेर मतिर मुख दिए मलाई क्याडबरी खानु त के थियो र उसको कलिलो ओठ चुस्नु थियो कलिला ओठ त्यसमाथि क्याडबरीको गुलियो लागेको मेरो उत्तेजना चरम बिन्दुमा पुग्यो यतिखेरसम्म उसलाई काखमा राखेर उसको हिपमा मेरो लिङ्गलाई दलिरहेको थिएँ कविता अब छिराउँ है उत्तेजनाले चरम सीमा नागेकोले मैले भने भनिन्छ केटीहरूमा बाह्र वर्षदेखि नै यौन चाह आउन थाल्छ मैले दस पन्ध्र मिनटदेखि दुध मार्दै पछाडिबाट दलेकोले उसका पनि गाला राता हुन थालिसकेका थिए उसले फ्रक खोली भर्खर उम्रिन थालेका काला रौँ पुक्क परेको यो नि यो देखेर मलाई त कतिखेर छिराउ भयो उसलाई बेडमा उत्तानो पारे बिस्तारै ल अङ्कल उसले भने मैले उसको तिग्र फैलाएँ मेरो लिङ्ग पसाउने आँटेको थिएँ दुख्छ उसले भनिहालेँ पहिले पनि यस्तो गरेको थियो र मैले आफ्नो लिङ्गले उसको योनिमा छाउँदै सोधेँ अँ एकपटक सुरसँग उसले भने ओहो भर्खरकी केटी स्वाद लिन भइसक्यो कि मनमने मलाई लाग्यो को सुरज मैले थक्का मार्दै सोधेँ मेरो स्कुलको साथी ऐ दुख्यो क्या एकपटक ढोका खोलिसकेको उसको कलिलो योनिमा मेरो पहिलो धक्कामै लिङ्ग सट्टे पस्यो म माथिबाट धमाधम धक्का दिन थालेँ अङ्कल पोल्यो प्लिज झिक्नु न हजुरको मरे मम्मी उसको मुखबाट चित्कार निक्लिरहेको थियो पखन कपु एकछिन त हो नि म तिमीबाट पुरा आनन्द लिन्छु एकछिन सही देऊ न भन्दै मैले आफ्नो ओठ उसको मुखमा जोडेर उसको ओठ चुस्न थालेँ उसको कलिलो छातीका दुध पनि मार्दै थिएँ उत्तेजना झन्झन बढ्दै थियो उसको मुखबाट गुङ गुङ निस्किँदै थियो ऊ केही भनिरहेकी थिए तर मेरो मुख उसको मुखमा जोडिएको र म उसको जिब्रो चुसिरहेकोले आवाज आइरहेको थिएन बिस मिनट मचिएपछि मेरो लिङ्ग स्खलित भयो स्खलित भएपछि यसो हेरेको त केटी पीडाले बेहोस भएपछि